नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ सम्भेको मंगलबारको श्रृङ्खलामा हामी आज सरू पोखरेलको कथा संग्रह चिसो घाम लिएर आइपुगेका छौं केही समय अगाडि मात्रै प्रकाशित भएको यो पुस्तकमा विभिन्न कथाहरू संग्रहित छन् सरू पोखरेलका विभिन्न कथाहरूमध्ये आज हामी केही कथाहरू वाचन सुन्छौ कार्यक्रमको शुरूआतमा चिसो घामबाट सरू पोखरेलको कथा वाचन हुन्छ शीर्षक छ प्रतिरूप Yavum dove वर्षौँ अगाडिको त्यही अनुहार छ आँखा अगाडि दुरुस्तै नाक आँखा अनुहारको बनौट र उसको जस्तै लामो कपाल अनि उस्तै तेज र कान्ति भएको मुहार अन्तर्वार्ता लिइरहेको छु लिखितमा छनौट भएका जवानहरूमध्ये यतिखेर यो केटी चाहिँ मेरो अगाडि त्यतिखेर हामी एउटै उद्देश्य लिएर उभिएका थियौँ जित दुवैको लक्ष्य तर पछि उसको हात आत्मसमर्पणका लागि उठ्न बाध्य भएका थिए मेरा दुवै हातले बन्दुक सोझ्याएका थिए उसको छातीमा बटुलो अनुहारमा थेप्चो नाक चिम्सा आँखा र ती आँखाभित्र पक्कै ज्वाला पनि थियो जो अँध्यारोमा त्यति देखिएन तर ऊ काँपेकी थिए रिसले हो वा डरले भित्रैबाट थरथराएकी थिए गरिब की इच्छा पूर्ण कर तुम त गरिब नमो मेरो आदेश बमोजिम ऊ अगाडि लागि अझ भनौँ मेरो हातको बन्दुकको इसारामा चली त्यो क्षण ऊ हारेकी थिए मैले जितेको थिएँ उसले केही बेर एक दुईजना वरपर ढलेका आफ्ना साथीतर्फ फर्केर हेरे तिनीहरूप्रति श्रद्धाको भाव थियो उसमा एउटा लासको अगाडि उभिएर त उसले आँखा समेत पुछेकी थिए उसको ढुङ्गामा अनि मन पनि त्यतिखेर पग्लेको थियो सायद त्यसपछि ऊ फटाफट हिँड्न थाली ऊ हिँड्दा उसको लामो बाँधेको कपाल घोडाको पुच्छर जस्तै हल्लेको थियो बाटो लामै थियो चौकीसम्म पुग्ने तर सुनसान थियो रित्तो तनक्क तन्केको कालो सडक भर्खरै पिच भएको पहाडी जिल्लाको साँगुरो बाटो गाडी उसै पनि धेरै थिए त्यसमाथि पाँच किलोमिटर वरपरदेखि नै उनीहरूको जत्थाले रुख टालेर बन्द गराइदिएका थिए दुवैपट्टिका सडक धेरै बेर पड्केको गोलीको आवाजले त्यो सानो बजार पनि सास दबाएर बसेको थियो फोनको सम्पर्क टुटाइएको थियो रात छिप्पिँदै गएको र बत्तीको तार काटिएकोले माथि आकाशबाट आएको जुनको उज्यालो बाहेक अरू उज्यालो केही थिएन वरपर लडेका मान्छेका लास काठका मुढा जस्तै देखेका थिए ती कुन पक्षका मानिसका लास थिए छुट्याउनै सकिने थिएनन् ठूलो दुर्घटना निम्त्याएर थामिएको आँधी जस्तै भएको थियो समय त्यतिखेर उसलाई अगाडि लगाएर एकहोरो बन्दुक सोझ्याउँदै हिँडिरहेँ म जति जति पाइला अगाडि बढिरहेका थिए चौकी नजिकिँदै थियो म भित्रको जोस सेलाउँदै गएको थियो मन ढुकढुकाउन थालेको थियो त्रसित भइरहेको थिएँ म कतैबाट गोली आई आफूलाई ढाल्छ कि जस्तै लागेको थियो एक सुरमा हिँडेकी थियो फरक्क फर्केकी थिए म थोरै तर्सेको थिएँ आफ्नो हातले बन्दुकलाई अझ बलियोसँग समातेको थिएँ चौकीको छानो धमिलो देखिएको थियो तर त्यहाँ को नै थिएर भएका पनि बाहिर निस्कने अवस्थामा थिएनन् होला अगाडि बढ किन फर्के कि मलाई मारिदेऊ उसले स्वर दह्रो पारेर बोलेकी थिए व्रत नचाहिने कुरा गर्छस् मैले उसलाई घोक्राउँदै हकारेको थिएँ तर ऊ जुजारु बनेर अडिक भइरहेकी थिए मैले बन्दुकको नालले उसको ढाडमा कोसेको थिएँ उसले उल्टै मसँग निशस्त्र भिड्ने कोसिस गरेकी थिए मेरो बन्दुकले उसलाई अगाडि बढाउन सकेको थिएन दुवै हातले मलाई धकेलेर एक्कासी लडाइदिएकी थिए उसले म उठ्दा ऊ निकै पर पिचै पिच दौडँदै थिए ड्याङ ड्याङ मेरो हातबाट चलेको गोलीको आवाजसँगै ऊ त्यही पिचमा बजारिएकी थिए म त्यहाँ पुग्दा ऊ पानीबाट झिकेको माछु जस्तै छटपटाउँदै थिए उसको शरीरबाट बगेको रगतले भिजेको पिच अँध्यारोमा अझ कालो देखिएको थियो ऊ केही बेर तनक्क तन्केर त्यसपछि शान्त भएको थिए आफ्नो पेसाको लामो समयसम्म एकपटक पनि मानिसको शरीरमा गोली हान्न नसकेका मेरा हातले त्यतिखेर उसको शरीर छल्नी गरेका थिए ती अगाडि मारिएका मान्छेका लासले मलाई किन भावुक नबनाएका होलान् सायद मेरो हातबाट चलेको गोलीले तिनलाई नमारेकोले पो हो कि त्यस केटीको मृत्युले भने मलाई पकाएको कर्कलो जस्तै लल्याक लुलुक बनाएको थियो म निकै बेर उसको शान्त अनुहार हेरेर टोलाइरहेको थिएँ मेरो काँधमा कसैले पछाडिबाट हात राखिदिँदा पो म झसङ्ग भएको थिएँ त्यतिखेर डिएसपी साहब हुनुहुँदो रहेछ मेरो पछाडि मैले सोचेको थिएँ मबाट त्यो चौकीमा प्रहरी कोही पनि जिउँदा छैन साब कता हुनुहुन्थ्यो तपाईँ मैले सोधेको थिएँ म कलभटको भित्रपट्टि थिएँ उनीहरूले मैलाई खोजेका थिए तर त्यो कलभट तल भनेको होइनन् सबै विद्रोही उकालो ठडिएको त्यहीँ भित्रबाट देखेको थिएँ पक्कै अब ती यहाँबाट गइसक्यो भने ठानेर निस्कँदा गोलीको आवाज सुने उठेर हेर्दा त यो छापा मार्केट टलेको देखेँ हामी दुईजना मात्र बाँकी छौँ होला सायद यहाँ त तपाईँ कसरी बस्नुभयो अनि यो केटी आफ्नो जत्तासँगै फर्कन भ्याइनेछ उनीहरूले मेरै आँखा अगाडि मेरो हाम्रो सैसाब र दुईजना सिपाहीलाई गोली हाने पहिला गोली कसले हाने देखिएन तिनीहरूमध्ये यो पनि एक थिए होला उकालो लागेको धेरै बेरपछि डोको लिएर यो झरेकी थिए म त्यही बाटो छेउको झाडीबाट हेरिरहेको थिएँ उसले एउटा लासलाई उठाउने कोसिस गर्दै थिए जुन तिनीहरूकै साथीको थियो त्यति नै गरेर म बाहिर निस्केर यसलाई पछाडिबाट आक्रमण गरेँ यसको हतियार खोज्न सफल भएँ त्यसपछि यो बाध्य भई मेरो दिशामा हिँड्न तर यहाँ आएपछि यसको स्वाभिमानले चौकीभित्र लुरुक पस्न दिएन अनि यो मसँग विद्रोह गर्न थाली मलाई धकेलेर भागी मैले गोली चलाएँ अन्तिम वाक्यसम्म पुग्दा स्वर काँपेको थियो मेरो गाउँ उसको लास अनि अन्य विद्रोही र प्रहरीका लास चौकीको प्राङ्गणमा लहरी राखिएको थियो बिहानको उज्यालो फैलिने क्रममा थियो तर त्यहाँ चराचुरुङ्गी समेत आवाजविहीन भनेका थिए सारा वातावरण शून्य र काली लाग्दो भएको थियो चौकीको बारको वरपर कमिलासरी मान्छे टाँसिएका थिए ती सबैका आँखामा भएर त्रासको छाप प्रष्टै देखिएको थियो लासका लस्करलाई एकहोरो हेर्दै मुखले घरिघरि चोचोचको आवाज निकालिरहेका थिए उनीहरू प्रहरीको भन्दा अलि भिन्न कपडाले छोपिएको विद्रोहीका लासमध्ये उसको लास नजिक गएँ म किनकिन उसको मृत अनुहार ढाकेको कपडा उठाउन मन लाग्यो हातको लट्ठीले बिस्तारै उसको अनुहार देखिने गरी त्यो कपडा हटाएँ शान्त थियो अनुहार न कुनै सन्देह न कुनै विद्रोह न चिन्ता चिर निद्रामा थियो भिन्दै किसिमको सन्तुष्टिको छाप थियो मुहारमा त्याग र बलिदानपछिको सन्तुष्टि त्यहाँ उसको जित र मेरो हार भएको ठान्यो मेरो मनले गरीब अझै पनि उसको नाम सम्झन्छु म परिवर्तन अनुहार पनि याद छ त्यो घटनापछि धेरै पटक आई र आइरह्यो मेरो दिमागमा सर सोध्नुहोस् धेरै बेरसम्म मैले उसको अनुहार एक एकटकसँग हेरेर टोलाएपछि अप्ठ्यारो मान्थे भने उसले सँगै अन्तर्वार्ता लिन बसेका अरू पनि मलाई अचम्म मानेर हेर्दै रहेछन् रङ्गी जस्तै निडरपन फरक केही देखिँदैन कस्तो संयोग आज तेह्र वर्षपछि उही रूप आँखा अगाडि छ यो को होली तिम्रो नाम मुना राई घर खोटाङ उमेर अठार वर्ष आमाको नाम जमुना राई परिवर्तन आमा के गर्नुहुन्छ यो प्रश्नले भन्यो अलमल्ल परी केही बेर आमा हुनुहुन्न उहाँले जनयुद्धमा सादत प्राप्त गर्नुभयो मेरो आँखामा सोझे आँखा गाडेर जवाफ दिए उसले मुटुमा चिसो भयो तर सम्हाले आफूलाई उसको फाइल फल्टाएँ सहित परिवारभित्र पर्च्यो मेरै हातबाट आफ्नै आमा मरेको कुरा सायद यसले थाहा पाएकी छे तुरुन्तै फेरि सोचे के त्यो चौकीमा त्यतिखेर म मात्र प्रहरी थिएँ र मैले केही सोधिनँ अरू कुरा अगाडि अन्तर्वार्ता लिएकाहरूलाई भन्दा बढी नम्बर दिए मेरा हातले सबरिया अन्तर्वार्ता सकियो बाहिर निस्केपछि पनि मेरो आँखाले उसैलाई खोजिरहे नजिक कतै देखिएन ऊ उसकी आमाले छोड्दा ऊ कति सानी हुँदियो लडाइँमा मर्नुभन्दा धेरै अगाडि नै कसैसँग छोडेकी हुनुपर्छ उसकी आमाले कोसँग छोडियो होला कसले हुर्कायो होला यसलाई कैयौँ जमुनाहरू परिवर्तन बनेका थिए आफ्ना गानिएका छातीका पीडा खपेर कलिला मुनाहरू छोड्न बाध्य भएका थिए साँच्चै ती मुनाहरूले के पाए यति बेला पनि मेरा हात काँपेका छन् मुनाको पनि नाम निस्केछ एक किसिमले खुसी नै हुन्छु नयाँ जवानहरूको तालिम सुरु भएको छ मैदानमा परेड खेलिरहेका छन् उनीहरू मुना पनि अगाडिको पङ्क्तिमा फुर्तीसाथ परेड खेलिरहेकी छ कार्यकक्षको बन्द सिसाको जालबाट हेरिरहेको छु म तेह्र वर्ष पहिले भेटिएकी उही परिवर्तन नै हो जस्तै लाग्छ मलाई उसलाई हेरिरहँदा मुना किन आई प्रहरी बन्न जागिर खानुपर्ने बाध्यताले हो कि अथवा अरू नै कारण प्रहरीसँग भिड्दा उसकी आमा मरी आज ऊ प्रहरी बनेकी छ समर्पित भएको छ आफ्नो पेसामा अनौठो लाग्छ यो केटी देखेर साथ उसले कुमु चाल्दै मलाई सेल्युट गरे मेरो अगाडि बस फेरि आज ऊ परेकी छ मुना ड्युटीको अनुभव कस्तो छ आजसम्म कुनै जवानलाई नसोधेको प्रश्न उसलाई सोध्छु म एकदम ठिक छ साहब ऊ जीव तन्काएर जवाफ दिन्छे साँच्चै तिम्रो बाबा त हुनुहुन्छ होला होइन बाबाले पनि आमासँगै त्यही घटनामा शहादत पाउनुभएको हो टाउको ठाडो पारेर मलाई हेर्दै भन्छे ऊ मैले त्यसरी खोतल्दा उसले शङ्का गर्न सक्छ मेरो आँखाले सोझे उसलाई हेर्न भने गाह्रो मान्छन् त्यतिखेर जत्तासँगै उकालो कि यसकी आमा धेरै बेरपछि फर्केर आएको त सायद लोग्नेको लास लिएर जानु थियो होला बाबामा दुवै प्रहरीसँगको भिडन्तमा मरे तर पनि तिमी प्रहरी नै बन्न आयो किन म बिर्सन्छु आफ्नो ओदा एउटा सिपाही र वरिष्ठ प्रहरी अधिकृत बीचको अन्तर साहब ड्युटी भनेको ड्युटी हो त्यतिखेर मेरो बाबामा पनि हातमा बन्दुक लिएर ड्युटीमै हुनुहुन्थ्यो उहाँहरूलाई गोली हान्ने प्रहरी पनि त ड्युटी निभाइरहेकै थियो होला मेरो बाबामालाई गोली नलागेको भए उनी मर्थे होला पेसाप्रतिको कर्तव्यलाई के दोष र साथ निर्लिमेस हेरिरहन्छु उसको अनुहार एक्कासी मन हल्का हुन्छ सिमलको भुवा जस्तै मलाई सल्युट गर्ने यो महान केटीलाई भित्रैबाट चुपचाप श्रद्धाले सल्युट गर्छु म कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनेको कथाको शीर्षक प्रतिरूप थियो यो कथा सरू पोखरेलको कथा संग्रह चिसो घामबाट हामीले वाचन गरेका हौं सरू पोखरेलको कथा संग्रह चिसो घामभित्रको अर्को कथा लिएर हामी केही बेरमा उपस्थित हुनेछौं उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन बैतडीको रेडियो सन्सेर अछामको रेडियो रामारोशन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम कैलालीको रेडियो अप्पी कैलाली एफएम दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोहलपुरबाट श्रुति सम्वेक सुन्दै हुनुहुन्छ त्यसै गरी नेपालगञ्जको रेडियो बागेश्वरी कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको radio Madhyapashchim radio Prakriti FM र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम दाङको हापुरे एफएम पोखराको रेडियो तरङ्ग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रुकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ त्यसै गरी मकवानपुरको हेटौँडा एफएम काभ्रे दोलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो तुर्सिली र रेडियो जाल्पा जिरीको रेडियो हिमाली खोटाङको हलेसी एफएम रामेछापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता डुकडुकी एफएम र Mukteshwar FM radio Bardibas Janakpur FM भोजपुरको रेडियो चमनुङमा एफएम रेडियो तेह्रथुम सोलुखुम्बुको शिखर एफएम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आभा आवाज इटहरीको सप्तकोशी एफएम झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज सरू पोखरेलको कथा संग्रह चिसो घामबाट कथाहरू सुनिरहेका छौं अब हामीले चिसो घामभित्रको अर्को कथाको वाचन गर्दैछौ शीर्षक छ पराई आमा बिहान चारै बजीदेखि यहाँ फुल बेच्नेको लाम भइसक्छ जतिसुकै जाडो या गर्मी होस् दर्तनार्थी बिहानै धेरै हुने हुँदा यो समय फुल व्यवसायको महत्त्वपूर्ण समय हो दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फुल फिजाएर बसेका हुन्छन् बहिनी फुल दिनुहोस् न धुपबत्ती र प्रसाद पनि राखिदिनुहोस् है मैले प्लास्टिकको ढकीमा सबै सामग्री राखिदिएँ बोतलको पानी ती युवतीलाई हात धुन दिएँ युवतीको साथमा सानो बालक पनि थियो उनी हात धुँदै थिइन् ढकीबाट सेता मिठाईको प्याकेट त्यो सानो बालकले टम्म टप्प टिपेर मुखले खोल्न थाल्यो छ्या किन जुठो हालेको भगवान्लाई चढाउन पो किनेको त यो चकचके बच्चालाई त लिएर हिँड्नै मन लाग्दैन हैरान पार्छ आज यसैका लागि आएको हुँदा ल्याउनै परेर मात्र उनी निधार खुम्च्याउँदै त्यो बच्चालाई हातले धकेल्दै थिइन् उनले प्रसादका लागि अर्को चोको मिठाई फेरि मसँग मागिन् छोरो हो मैले मिठाईको पोको दिँदै सोधेँ हो आज यसको जन्मदिन यसैको नाममा पूजा गरिदिउँ कि भनेर मन्दिर ल्याए कि दिक्क बनाइसक्यो कति वर्षको भयो दुई हजार साठी सालको आजदेखि सात वर्ष लाग्यो नि उनी पूजा सामग्रीको पैसा तिरेर हातमा ढकिली मन्दिरतर्फ लाग्यो पशुपतिको प्राङ्गण बाहिर मैले यसरी फुल व्यापार गर्न थालेको पाँच वर्ष भइसकेको छ यो अन्तरालमा हजारौँ मान्छेलाई मैले फुल प्रसाद बेचिसकेको छु आफ्नो यौवन र बाँच्नुपर्ने बाध्यता दुवैलाई मध्यनजर गरी मैले रोजेको यो व्यवसायमा एकातिर म सुरक्षित छु भने अर्कातिर यी मान्छेको हुलमा आफ्ना पीडा व्यथाहरू बोलाउने प्रयत्न गर्दा गर्दै सहज रूपमा बाँच्न सिक्दै गएकी पनि छु म चोखी हुँ होइन खुट्याउन सक्दिनँ तर मैले बेचेका फुलप्रसाद पशुपतिनाथमा चढिरहेका छन् आज विक्रमसम्म दुई हजार छैसठी माघ नौ आजभन्दा ठिक छ वर्ष अगाडिको त्यो दिन मेरो जीवनको सबैभन्दा पीडादायी दिन थियो छातीको घाउमा खाटा त्यति सजिलै कहाँ बस्दो रहेछ त्यो तितो विगत फेरि मडारिँदै आयो मेरो दिमागमा विक्रमसम्म दुई हजार साठी साल वैशाख सङ्क्रान्तिको दिन थियो बा आमा सङ्क्रान्ति नुहाउन बिहान सबेरै गङ्गाजी जानुभएको थियो घरमा म एक्लै थिएँ गोठमा एउटा माली गाई अनि दुईवटा बाख्रा थिए म कक्षा दसमा पढ्थेँ तर त्यो दिन विद्यालय विदा भएको हुँदा बिहानैदेखि गोठ र घरधन्दाको सिद्ध्याएर दिउँसो गाई बाख्राका लागि सेउला घाँस खोज्न जङ्गल पस्यो विक्रमसम्म दुई हजार साठी साल वैशाख सङ्क्रान्तिको दिन थियो बा आमा सङ्क्रान्ति नुहाउन बिहान सबेरै गङ्गाजी जानुभएको थियो घरमा म एक्लै थिएँ गोठमा एउटा माली गाई अनि दुईवटा बाख्रा थिए म कक्षा दसमा पढ्थेँ तर त्यो दिन विद्यालय बिदा भएको हुँदा बिहानैदेखि गोठ र घरको धन्दा सिद्ध्याएर दिउँसो गाई बाख्राका लागि सेउला घाँस खोज्न जङ्गल बसेँ जङ्गलमा त्यस दिन कोही मान्छे भेटिएनन् बाघ भालु जस्ता जङ्गली जनावरसँग सामना हुन्छ कि भनेर मन तर्सिरहेको थियो आफ्नै खुट्टाले खिच्रेकको ढुङ्गो खसाल्दा पनि झस्सँग भइरहेकी थिए त्यसैले जङ्गलको धेरैभित्र जान पनि डर लागिरहेको थियो तैपनि बारी त पुर्याउनै पर्थ्यो जसोतसो घाँस र सेउलाको बारी पुर्याएर फर्कँदै थिए अचानक जङ्गलमा दुईजना फौजी पोसाकधारी अपरिचित मान्छे भेटिए सायद तिनीहरू विद्रोही थिए अथवा विद्रोहीको खोजीमा हिँडेका सुरक्षाकर्मी ah, जङ्गलको बिचमा कुइनेटो जस्तो त्यस ठाउँमा सानो खोल्सो थियो त्यस खोल्सोमा तिनीहरू के गर्दै थिए त्यो मैले अनुमान लगाउन पाएकै थिइनँ एक्कासी मेरो घाँसको भारी पछाडिबाट कसैले खोस्यो म थरथर काँप्दै पछाडि फर्केँ उस्तै पोसाकको अर्को व्यक्ति म माथि डरलाग्दा आँखा गाडेर उभिएको थियो मेरो मुटु तेज गतिमा धड्किन थाल्यो केही बोल्नु त परै जाओस् ओठमुख सुकेर सासै रोकिएला जस्तो भयो म भाग्ने प्रयत्न गर्न थालेँ तर अगाडिका दुईजना पनि मलाई घेर्न आइसकेका थिए एउटाले मेरो हात समातेको थियो अर्कोले खुट्टा तेस्रो चाहिँ मेरो कपडा चाते थियो हात जोडेर बिन्ती गरेर छोडिदेऊ भने रोएँ कराएँ तर ती मानवरूपी दानवभित्र कुनै दया पलाउन सकेन मैले चिच्याउँदा मेरो आवाज त्यही घना जङ्गलको बिचबाट पहरामा ठोकिएर मैतर्फ फर्कियो त्यस मेरो अस्मिता बचाइदिने कोही भएन आफ्नै गाउँको आफ्नै पाखाको आफू हुर्केको खेलेको जङ्गलभित्रै त्यस दिन लुटिएँ म मैले बेहोसीबाट आँखा खोल्दा घाम डुब्न आँटिसकेको थियो जङ्गलका घाँसपात उस्तै थिए उसरी नै उभिरहेका थिए रुखहरू ढुङ्गा माटो बदलिएका थिएनन् सबै चिज यथावत रहे पनि म क्षतविक्षत थिएँ एउटा भयानक सपना जस्तो त्यो घटना यथार्थमा भइसकेको थियो ती पापीहरू त्यहाँबाट गइसकेका थिए मलाई उठ्न निकै गाह्रो भएको थियो भनभनी रिङ्गटा पनि लागेको थियो लुगाभरि रगतका टाटै टाटा थिए मैले बाआमा र घरलाई सम्झेँ छरछिमेकलाई सम्झेँ भित्रैबाट र रुन मन लाग्यो एकछिन त्यहीँ बसेर डाको छोडेर रोइरहेँ ताता घाँससहितको डोको पर घोप्टिएको थियो वरपर बाँकी घाँस र स्याउला छरिएका थिए नजिकै खोल्सामा पानी कुलुलु बगिरहेको थियो सायद धमिलिएको थियो होला खोल्साको पानी पनि केही बेर तर सङ्लिसकेको थियो म उठ्दा भने यो पानी जस्तै म पनि धमिलिएर सङ्लिदिने भए मेरो छातीमा परेको गाँठो अझ कसिलो बन्यो एक मन त त्यही जङ्गलकै रूपमा झुन्डेर मरौँ कि जस्तो लाग्यो तर आफूलाई सम्हालेर कपडाको रगत सफा गरेँ अनि छरिएको घाँस र स्याउला समेटेर डोकोमा राखी सकिन नसकी घरतर्फ हिँडेँ बाटोमा कोही नभेटुन् भन्ने लागेको थियो र त्यस्तै भयो घर आइपुगे बा आमा अझै फर्किनु भएको थिएन घरभित्र पसेपछि पुनः खप्न सकिनँ हिक्का छुट्न थाल्यो खाटमा घोप्टिएर रोइरहेँ बाहिर अँध्यारो बढिसकेको थियो बत्ती बाल्न पनि मन लागेन बाहिरको अँध्यारो भन्दा पनि आफ्नो जीवनमा भित्रिएको अन्धकारले काली लागेको थियो मेरो आँखाबाट आँसुका भेल बगिने रहेका थिए तर म माथि लागेको दाग धुन कहाँ सक्थे र ती आँसुले बाहिर मान्छे हिँडेको बोलेको आवाज सुनियो बा आमा आउनुभएको थियो निर्जला किन बत्ती पनि कि आमाले ढोकाभित्र पस्दै भन्नुभयो मैले हत्तपत्त आँखा पुछेर बिस्तारै उठेँ सलाई धारेर कोरेर आमाले टुकी बाल्दा आँखा हेर्न असजिलो भइरहेको थियो आमा हातमा टुकी बोकेरै म सुतेको खाट नजिकै आउनुभयो के भयो तँलाई सन्चो भएन कि क्या हो अनुहार पनि फुलेको छ आँखा पनि सुन्निएका छन् आमाले मलाई हेर्दै सोध्नुभयो अँ टाउको दुखेर खप्नै सकिनँ त्यसैले ओछ्यानमा पल्टिरहेकी सन्चो भएन रे ज्वरो पनि छ बा अत्तालिँदै मेरो टाउको छाम्न आइपुग्नु भयो म माथिका दाजु र दिदी दुवै खसेर म एक्लै बाँचेकी थिएँ त्यसैले कि म ज्यादै प्यारी थिएँ बत्तीको छेलमा मेरा आँखाबाट आँसु खसालिरहेका थिए यति धेरै माया गर्ने मेरा बाआमाले ममाथि आइपरेको त्यो भयङ्कर घटनाको पत्तो पाउनुभयो भने कसरी सहनुहोला आमाले भात पकाएर खाना बोलाउनु भयो म आमाको मन राख्न बाघ मात्र बसेँ एकातिर शरीरको पीडा र अर्कोतिर हृदयको पीडाले रातभर छटपटिरहेँ बा आमा घरिघरि कस्तो भयो भनेर सोध्नुहुन्थ्यो मैले सिरकभित्र मुख लुकाएर ठिक हुँदै गएको जवाफ दिइरहन्थेँ भोलिपल्ट बिहान बिरामीको बाहनामा म विद्यालय गइनँ दिनहरू बित्दै गए पढाइमा ध्यान दिन पनि सकिनँ कहीँ कतै आफन्त र साथीभाइलाई भेट्न पनि मन लाग्न छोड्यो नाता सम्बन्ध कसैका घरमा आवत जावत गर्न जाँगर लाग्दैन थियो तर आफ्नो बदलिएको व्यवहारले कसैमा शङ्का उत्पन्न गराउँछ कि भनेर सकेसम्म आफूलाई सम्हाल्ने प्रयत्न भने गरिरहेकी हुन्थे मेरो महिनावारी दुई महिना नागिसकेको थियो तर यस्तो तलमाथि प्राय भइरहने हुँदा आमा सायद निश्चिन्त नै हुनुहुन्थ्यो मलाई खानाप्रति अरुचि बढेको र वाकवाकी पनि लाग्न थालेको थियो जसले गर्दा म भित्र किसिमको डर पैदा भएको थियो त्यो डर हरेक नयाँ दिनसँगै झाङ्गिँदै गएको थियो राति निद्रा कम पर्थ्यो निधाए पनि सपनामा समेत त्यही घटनाले जस्कार बिउजाउँथ्यो तर मैले यी सबै कुराहरूबाट लुकाउने हरदम कोसिस गरेकै थिएँ मैले आफ्नो मनमिल्ने साथीसँग पनि यो कुरा खोल्न सकेकी थिइनँ एक त आफ्नो ब्राह्मण परिवार त्यसमाथि पनि पुरै त्यहीँ गरेर बाँच्नुपर्ने भएको पेसा मेरो आङ जिरिङ्ग हुन्थ्यो जति जति दिनहरू बित्दै गएका थिए त्यति त्यति नै मेरो मनभित्र चिन्ता र त्रास हुर्कँदै गइरहेको थियो एक दिन बा घरमा हुनु नथ्यो आमा छोरी भान्सामा खाना खाँदै थियौँ मिर्जला त आजकल खाना ज्यादै कम खान्छेस् किन आमाले एक्कासी सोध्नुभयो मलाई सर्को पर्छ कि जस्तो भयो मैले आफ्नो थालको भात आधा जति मात्र खान सकेर चुपचाप पोखिएको भुइँको जुठो टिप्न थालेँ साँच्चै तेरो नसुने नभएको पनि तिन महिना भइसक्यो के भएको वैद्य कहाँ जानुपर्छ कि क्या हो आमाले फेरि म माथि झटाएर हान्नुभयो मैले जानी नजानी अनेक बाहना बुनेर आमालाई अल्मा ल्याउन खोजेँ तर आमाले विश्वास गर्नुभयो कि भएन त्यो भने बुझ्न सकिनँ त्यो रात कटाउन पनि मलाई साह्रै गाह्रो भयो घरि पासो लागेर मरौँ जस्तो हुन्थ्यो घरि ठुलो भिरबाट खसौँ जस्तो हुन्थ्यो एक हप्ता जतिपछि आमालाई शङ्का नहोस् भनी मैले पर सरेको बाहना गरेँ आमाको चिन्ता त हट्यो होला तर मेरो मनको व्यथा झन्झनै पर्दै गयो न यो व्यथा म बाँड्न सक्थेँ न आफै कुनै उपाय खोज्न सक्थेँ कहिलेकाहीँ त बा आमालाई भनिदियो कि जस्तो लाग्थ्यो तर साठी वर्ष नागेका बा अनि दमकी रोगी आमालाई सम्झेर आँट गर्न सक्दिनँ थिएँ मैले जति प्रयास गरे पनि नलुक्ने भइसकेको थियो त्यो कटु यथार्थ किनकि चार महिनाको गर्व मेरो पेटमा हुर्किरहेको थियो खानामा रुचि घटेको थियो जिउ फत्तक्क गल्थ्यो प्राय रिङ्गटा र वाकवाकी लागिरहन्थ्यो कुनै पनि मान्छेका आँखाको सामना गर्न गाह्रो हुन थालेको थियो आमाकै अगाडि मैले बान्ता गरेँ आमाले अँध्यारो मुख लाएर मेरो हात च्याप्पस माथिभित्र लगेर सोध्नुभयो निर्जरा मलाई नढाँटी भन् तँलाई के भएको छ यसपालि मैले बाहना बनाउन सकिनँ कुनै कुराले अल्मल्याउन सकिनँ आमाको काखमा घोप्टिएर हिक्का छोड्न थालेँ एकछिन त आमा मृत बन्नुभयो धेरै बेरपछि मेरो टाउको उठाएर स्वर कपाउँदै बिस्तारै बोल्नुभयो कसको पाप हो कुलङ्गार्नी हामीलाई पहिले मारेकी भए हुन्थ्यो कि अघिल्ला सन्तान जस्तै त पनि मरेकी भयो यो दिन त देख्नुपर्ने थिएन आमाको शब्दले मेरो मुटुमा किला ठोके जस्तै भयो सहनै नसक्ने गरी दुख्यो आफ्नो जीवन बर्बाद पार्नमा मेरो के हात थियो र यदि म गलत थिएँ भने मात्र स्त्री लिएर जन्मेको म गलत थिएँ के स्त्री भएर जन्मनु नै गल्ती थियो त मेरो म केही बोल्न सकिरहेकी थिइनँ आमा मलाई जोडेर अर्को कुनापट्टि सोक्का सोक्का गर्दै बरबराउँदै हुनुहुन्थ्यो जोरी पारी छरछिमेका अगाडि कुन मुख लिएर हिँड्नु बिस दिएर मार नि अब हामीलाई मैले खप्न सकिनँ आमालाई समातेर आफूमाथि भएको सम्पूर्ण घटनाको विवरण बताएँ त्यसपछि भने मलाई आमाले केही भन्नु भएन तर त्यस रात मेरै अगाडि बाला रुँदै त्यो कुरा सुनाउनु भयो जीवनभर इज्जतमा कुनै दाग लाग्नु नदिए बुढ्यौलीमा प्रवेश गरेका मेरा बाका त्यतिखेर हातखुट्टा थरथराएको मात्र थियो मुजी मुजा परेको अनुहारभरि पसिना उम्रिएका थिए बा आमाले रातभरि के सल्लाह गर्नुभयो भोलिपल्ट बिहानै आमा मलाई मामा घर सम्वेगमा यतिन्जेल तपाईँले छोरी काठमाडौँको पराई आमा हो यो कथा अब आजलाई आमा र समय सबै कुरा बताएपछि यो कथालाई बोलाएर कथाकार विस्तार भयो स्वरूप पोखरेल चिसो घामको भूमिकामा लेख्नुहुन्छ कथा त सबैसँग हुन्छन् खालि बुन्ने काम मात्रै त हो लेखिएको कथा कथा नै कथाले गुजुल्टिएको छ हाम्रो जीवन मान्छे बाँच्दै गर्दा धेरै कथा बोकेर हिँडिरहन्छ फरक फरक कथा मेरो पहिलो कथा सङ्ग्रह मुना टोसाएपछि सात वर्ष पहिले नै यहाँहरू माझ ल्याएकी थिएँ यहाँहरूकै प्रेरणाले लेख्दैछु फेरि पनि लेख्नेछु भनेर उहाँले भूमिकामा गाह्रो हुन्छ होला यो नातिनुहोस् बुबु म नाकासँग चिसो घामभित्रका कथाहरूको वाचन सँगसँगै सूर्यबाट हामी बिदा चाहन्छौँ हामीलाई सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रेष्ठ सम्वेक उज्यालो नाइन्टी मित्र पोस्ट बक्स नम्बर छ चार कसैले पनि साढे चार महिना भइसक्यो इमेलका लागि Shruti at UNN dot com dot फेरि पनि लिएर म झन् फेरि देख्नेछु बा आमाको ज्यादै माया लाग्थ्यो कुनै उपाय नभएपछि दिदीसँग रुँदै एकदम विशालु कुनै औषधि हवस् दिदी अर्को साता अर्को कुनै गति लिएर शुक्रबारको श्रृङ्खलामा अमर ल्याउपानेको उपन्यास सेतो वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी बिदा चाहन्छौँ शुभरात्री म चिन्ताले छटपटाइरहेकी थिएँ दिदी ड्युटीबाट फर्किनु भयो दिदीको अनुहार केही उज्यालो थियो त्यो दिन नानी तिमी नआत्यौ पाँच महिना पुग्न आँटिहाल्यो अब चार महिना सहेर यही कोठामा यसरी नै बिताऊ अस्पतालमा बच्चा जन्मिने बित्तिकै त्यसलाई हामी एक निसन्तान दम्पतिलाई सुम्पिदिउँला त्यसका लागि मैले सबै बन्दोबस्त मिलाइसकेकी छु दिदी उत्साहित हुँदै बोल्नुभयो मसँग अर्को कुनै उपाय थिएन नौ महिना पुरा भयो एउटा निजी अस्पतालमा मैले बच्चा जन्माएँ मेरो छातीमा बच्चा राखियो मेरो जिउ हलुङ्गो भए पनि मन गरौँ भएको थियो म पलभरकी आमा थिएँ केही क्षणमा नै मैले जन्माएको छोरो अर्काको हुँदै थियो उसलाई लिन बाहिर उसका भावी बाबुआमा उपस्थित भइसकेका थिए बच्चालाई कपडामा बेरेर मेरो आडमा सुताइएको थियो ऊ च्याहाँ च्याहाँ गरेर आमा खोजिरहेको थियो मैले उसको अनुहार हेर्न सकेकी थिइनँ केही क्षणमा अर्काको हुने सहमति भइसकेको यो बच्चालाई एक झलकका लागि हेरेर म जिन्दगीभरि दुःखी कसरी भनौँ दिदी बच्चालाई दुध खुवाउनुहोस् न रोइरहेको छ एउटी नर्सले मलाई हेर्दै भनेकी थिए मेरो दुई गुटको दुधले एकछिनलाई उसको घाँटी भिजाएर के गर्नु उसले फेरि कहिल्यै त्यो पाउँदैन उसले बट्टाकै दुधमा हुर्किनुपर्छ एकातर्फ बच्चा रोइरहेको थियो उसको विपरीत दिशातर्फ फर्केर म अभागी आमा रोइरहेकी थिएँ उसको र मेरो एक क्षणका लागि गाँसिएको नाता त्यसपछि हामी आजीवन पढाइ भन्दै थियौँ त्यही क्षणमा मेरो दिदी आउनुभयो निर्जला छोरो त कस्तो राम्रो रहेछ उहाँले अन्जानवश मेरो चोटमा प्रहार गर्नुभयो तर तत्कालै बुझेर फेरि सान्त्वना पनि दिनुभयो तिमीले यसलाई जन्माइदियौ हुर्काउने बाबामा पनि भाग्यवश यसले गतिलो पाएको छ तिमी आफूलाई सम्हाल तिम्रो जीवनको बोझ अब उत्रन सक्यो यही ठुलो कुरा हो उनीहरूले आमासँग चिन्चान गर्दैनौ भनेका छन् र तिमीले पनि उनीहरूलाई नचिनेकै राम्रो हुन्छ एकपटक हेर्न मन छ भने यसलाई हेर नत्र म पुऱ्याइदिन्छु दिदी बच्चोलाई हेर्दै भन्दै हुनुहुन्थ्यो म कसरी खप्न सक्थेँ आफ्नो मुटुको टुक्रो आफैबाट छुट्याइने क्षण मैले उसको अनुहार नहेरी स्पर्श गरेँ छातीमा टाँसेर गाला र निधारमा चुम्बनको वर्षा गरेँ उसका कलिला हात मुसारे एक मन त यो बच्चा लिएर भागौँ जस्तो लाग्यो तर उसको भविष्यका लागि उसलाई मैले आफूबाट छुट्याउनै पर्थ्यो पत्थरको हृदय बनाएर आफूलाई सम्हालेँ केही क्षणमा मेरो आडको ओछ्यान चिसो भइसकेको थियो छाती आँसुले भिजेको थियो अघिसम्मको मेरो आफ्नो छोरो अब पढाइ बनिसकेको थियो जीवनको अर्को ठूलो पीडा बोकेर अस्पतालबाट रित्तै फर्केकी थिएँ म त्यसपछि गाउँ नफर्की आफूलाई भुलाउन यही पशुपतिनाथको मन्दिर बाहिर फुल बेचेर बाँचेकी छु ya. लिनुहोस् टकी ती फुल लग्ने युवती दर्शन गरेर फर्किसकेकी थिइन् एक हातले रित्तो ढकी मतर्फ बढाउँदै थिइन् अर्को हात उनको छोरोले च्याप्प समातेको थियो मम्मी अघिको जस्तै सेतो मिठाई म फेरि खाने किनिदिनुहोस् न उसले आफ्नै आमालाई अनुरोध गर्यो मैले सबैभन्दा ठुलो प्याकेट झेकेर उसको हातमा थमाइदिएँ पछुता पैसा दिनुहोस् न त्यत्रो होइन त्यत्रो होइन उसकी आमाले पैसा झिक्न खोज्दै भन् यो बाबुको आज जन्मदिन रहेछ मेरा तर्फबाट यही उपहार भयो यसको पैसा चाहिँदैन मेरो कुराले उनलाई अचम्बित तुलाएछ उनी मलाई पैसा लिन कर गर्दै थिइन् तर मैले इन्कार गरेँ उनले धन्यवाद दिएर अगाडि बढिन् बालक मतर्फ हेर्दै मुसुक्क हाँसेर हात हल्लाउँदै आमाको पछि लाग्यो तिनीहरू भिडमा नहराउन्जेल मैले हेरिरहेँ धरती सम्वेगमा एथिन्जेल तपाईँले सुन्नुभएको कथाको शीर्षक पराई आमा हो यो कथा सँगसँगै अब आजलाई श्रुति सम्वेकको समय सकिँदैछ यो कथा कि कथाकार सरू पोखरेल चिसो घामको भूमिकामा लेख्नुहुन्छ कथा त सबैसँग हुन्छन् खालि बुन्ने काम मात्रै त हो लेखिएको कथा कथा नै कथाले गुजुल्टिएको छ हाम्रो जीवन मान्छे बाँच्दै गर्दा धेरै कथा बोकेर हिँडिरहन्छ फरक फरक कथा मेरो पहिलो कथा संग्रह मुना टुसाएपछि सात वर्ष पहिले नै यहाँहरू माझ ल्याएकी थिएँ यहाँहरूकै प्रेरणाले लेख्दैछु फेरि पनि लेख्नेछु भनेर उहाँले भूमिकामा लेख्नुभएको छ यो भूमिका र चिसो घामभित्रका कथाहरूको वाचन सँगसँगै श्रुति सम्वेकबाट हामी विदा चाहन्छौँ हामीलाई सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि Shruti at UNN dot com dot NP हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ शुक्रबारको श्रृङ्खलामा अमर नेौपानेको उपन्यास सेतो धरतीको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत किमिरी विदा चाहन्छौ शुभरात्री